नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको डब्लूडब्लूडब्लू dot radio Arpan dot com dot np मार्फत एकैसाथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईंलाई स्वागत छ म अनिता अरियाल नेपाली कंग्रेसले पार्टीका संस्थापक जननायक बीपी कोइरालाको जन्म शताब्दी मुलुकभर विभिन्न कार्यक्रम गरी मनाउन शुरू गरेको छ जन्म शताब्दीका अवसरमा आजदेखि मुलुकका विभिन्न स्थानमा कार्यक्रम आयोजना गरिएका छन् कोइरालाको जन्म शताब्दीलाई यसपटक अभियानका रूपमा मनाइँदैछ यो अभियान बीपी स्मृति दिवसको अवसरमा औपचारिक रूपमा भोलिदेखि शुरू हुने भए पनि कंग्रेस र कंग्रेस निकट संघ संस्थाहरूले आजैदेखि कार्यक्रम आयोजना गर्न लागेका छन् कंग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान प्रतिष्ठानले भोलि बीपीले मजदूर आन्दोलन थाल्दा पक्राउ परेको विराटनगरको जुट मिलबाट कार्यक्रम थाल्नेछ साउन छ गतेबाट औपचारिक रूपमा शुरू हुने बीपी जन्म शताब्दी कार्यक्रम बीपी जयन्तीको दिन भदौ चौबिसमा बीपीले सबैभन्दा लामो समय बन्दी जीवन बिताएको सुन्दरी जलस्थित तत्कालीन बन्दी गृह अर्थात हालको बीपी संग्रहालयमा विशेष कार्यक्रम आयोजना गरी समापन हुनेछ कंग्रेसले यही अवसरमा विराटनगरदेखि सुन्दरी जलसम्म बीपी विचार यात्रा सञ्चालन गर्दैछ दुई हजार तीन सालमा बीपीलाई विराटनगरबाट पक्राउ गरी अध्यासार गर्दै काठमाडौँ ल्याइएको बाटो र बास बस्नु भएको ठाउँमा विशेष कार्यक्रम हुनेछन् कंग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेलले भोलि विराटनगरमा विशेष अभियानको शुभारम्भ गर्नुहुनेछ यसैबीच नेपाल प्रेस युनियनले बीपीको जन्म जयन्तीको अवसर पारेर आज काठमाडौँमा विशेष अन्तर्क्रिया क्रियात्मक कार्यक्रमको आयोजना गर्दैछ अब केही बेरमा नयाँ बानेश्वरमा शुरू हुने कार्यक्रममा कार्यवाहक सभापति पौडेल सहित पार्टी शीर्ष नेताहरू र नागरिक समाजका प्रबुद्ध व्यक्तिहरूको सहभागिता रहने युनियनका महासचिव शिवलम सालले जानकारी दिनुभयो राष्ट्रपति डाक्टर रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाले बेल्जियमको राष्ट्रिय दिवसको उपलक्ष्यमा त्यहाँका राजा फिलिप र प्रधानमन्त्री इलियो दी रूपोलाई बेग्ला बेग्लै सन्देश पठाई बधाई ज्ञापन गर्नुभएको छ सन्देशमा उहाँहरूले बेल्जियमका राजा र प्रधानमन्त्रीको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै त्यहाँका जनताको उत्तरोत्तर प्रगतिको पनि कामना गरिएको छ सन्देशमा उहाँहरूले दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध आउँदा वर्षहरूमा अझ सुदृढ हुँदै जाने विश्वास पनि व्यक्त गर्नु भएको छ आज साउन महिनाको पहिलो सोमबार हिन्दू धर्मावलम्बीहरू शिव मन्दिरमा पूजा आराधना गरी मनाउँदैछन् साउन महिनाको हरेक सोमबार शिवको व्रत बसे मनले चिताएको इच्छा पूरा हुने जनविश्वास रहेको छ विशेष गरी महिलाहरू हरियो रंगका वस्त्र चुरा र मेहन्दी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी व्रत बस्ने गर्दछन् देशभरका शिव मन्दिरहरूमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ यसैबीच आजदेखि देशका विभिन्न भागमा बोलबम यात्रा पनि शुरू भएको छ काठमाडौँको पशुपति र चितवनको देवघाटमा बोलबम मेला भर्नका लागि नेपालका अधिकांश जिल्लाका अतिरिक्त छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरू आएका छन् संविधान सभाको संवैधानिक राजनीतिक तथा संवाद सहमति समिति अन्तर्गतको वार्ता उपसमितिले सशस्त्र समूहसँग पनि वार्ताको तयारी गरेको छ संविधान सभा बाहिर रहेका दल र समूहहरूलाई संविधान लेखन प्रक्रियामा सहभागी गराउन समितिले यस्तो तयारी थालेको हो वार्ता प्रक्रिया कहिलेदेखि शुरू हुने र कुन ठाउँमा हुने भन्ने चाहिँ स्पष्ट भइसकेको छैन समितिले पछिल्लो पटक संविधान सभा बाहिर रहेका विभिन्न संघ संस्थासँग पनि छलफल थालेको छ अघिल्लो पटक जातीय संहिताको चर्को बहस भइरहेकै बीचमा संविधान सभा भंग भएको हो वर्तमान संविधान सभा कालमा त्यो कुरा त्यति धेरै चर्कोसँग उठेको छैन तर अघिल्लो संविधान सभाको बहसको असर भने देख्न सकिन्छ संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले छलफलका लागि बोलाएका संघ संस्थाले जातीय धार्मिक गणतन्त्र र राजतन्त्रका कुरा लिएर आएका छनृ एकीकृत नेकपा माओवादी स्थायी समिति बैठक आज पनि जारी छ पार्टी कार्यालय फेरिस डाँडामा जारी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था सल्लाहकार परिषदको पूर्णता तथा महासचिव कृष्ण बहादुर महराले पेश गर्नुभएको नेताहरूको कार्यविभाजन सम्बन्धी प्रस्तावमा छलफल भइरहेको छ यसअघि हिजो बसेको बैठकले जलविद्युत लगायतका राष्ट्रलाई दीर्घकालीन असर पार्ने विषयमा राष्ट्रिय सहमति कायम गरेर मात्रै प्रक्रिया अगाडि बढाउन सरकारसँग आग्रह गरेको थियो इजरायलको पछिल्लो आक्रमणमा गाजापट्टीमा सतासी जनाको मृत्यु भएको छ गाजापट्टीमा हिजो एकै दिन यति धेरै मानिस मारिएका हुन् कार्यवाहीका क्रममा तेह्र इजरायली सैनिक पनि मारिएका छन् पछिल्लो कार्यवाहीमा थुप्रै व्यक्ति घाइते भएको र उनीहरूको उपचारका लागि समस्या भएको बताइएको छ स्थानीय अस्पताल घाइतेहरूले भरिएपछि उपचारका लागि समस्या हुन थालेको छ इजरायली सेनाले हमास विद्रोही लक्षित कार्यवाही गरेको बताए पनि मारिनेमा अधिकांश सर्वसाधारण नागरिक र बालबालिका रहेको बीबीसीले जनाएको छ अहिलेसम्म इजरायली कार्यवाहीमा साढे चार सय ज्यान गइसकेको छ र अल इण्डिया बास्केटबल च्याम्पियनसिपमा भाग लिन नेपाली महिला टोली आज भारतको तामिलनाडु जाने भएको छ पीएचजी स्पोर्ट्स क्लबको पचासौं वार्षिक उत्सवको अवसरमा हुन लागेको च्याम्पियनसिपमा नेपाली महिला टोलीले पहिलो पटक फूलकोटमा भाग लिन लागेको हो जुलाई पच्चीसदेखि तीस गतेसम्म हुने च्याम्पियनसिपमा नयना साक्य अनुषा मल्ल ठकुरी ज्ञानु गौचन स्नेहा श्रेष्ठ लोभिना सिंह भावना लामा प्रीति तुलाचन्द उपमा पोखरेल रहेका छनृ हस्त यसका साथै दिउँसो एक बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तरतर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिच बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी टुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उनापचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल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 एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सोफ Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one मनोरञ्जनका लागि